ಇಷ್ಟು ದೂರಿ साथी मन रहेछ स्टोरी मायाको भाती मन रहेछ तिमीलाई पाउने सपना देख्नु त मेरो एउटा पागल रहेछ तिमी मन रहेछ निष्ठुरी मायाको घाती मन रहेछ तिमीलाई पाउने सपना देख्नु त मेरो एउटा पागल पनि रहेछ निष्ठुरी मायाको तिमीलाई पाउने सपना देख्नु त मेरो एउटा पागल रहेछ उसैसँग जाऊ तर बिन्ती उल्टाइदोस् न लगाऊ भाति मन रहेछ स्टोरी मायाको घर दुखीलाई छोडी गए नि हाँस्न पाए दुई दिनलाई भाइ घाती मन रहेछ स्टोरी मायाको घाती मन रहेछ तिमीलाई पाउने सपना देख्नु त मेरो मन स्टोरी मायाको understood भाती मन रहेछ स्टोरी मायाको भाति मन रहेछ तिमीलाई पाउने सपना देख्नु त मेरो एउटा पागल पन रहेछ दिएको चिनो छ तिमी मन रहेछ निष्ठुरी मायाको घाती मन रहेछ तिमीलाई पाउने सपना देख्नु त मेरो एउटा पन रहेछ निष्ठुरी मायाको